संरचनासुवा र गाउँपालिकाका सेवा सुरु ओडा सचिव तोक्न ढिलाइ हुँदा नागरिक सेवा पाउनबाट वञ्चित हुने सम्भावना प्रदेश नम्बर सातको ठुलो अस्पताल सेती अञ्चल अस्पतालमा तोडफोड अस्पताल तोडफोडमा संलग्न भएका दस उपस्थित तारेकमा रिहा डडेलध्रामा एसइईको सम्पूर्ण तयारी पुरा परीक्षा सञ्चालनका लागि बाह्रवटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकियो परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षाको तालिका पनि सार्वजनिक र डडेलधुरामा साना सिंचाई योजना अन्तर्गत चालिस योजना स्वीकृत प्रदेश नम्बर सातका सबै जिल्लामा पहिलो चरणमै हात्तीपाइले विरुद्धको औषधि खुवाइने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नयाँ संरचना अनुसार डडेलधुरामा हिजोदेखि गाउँपालिकाका सेवा सुरु भएका छन् संघीय संरचना अनुसार पाँच गाउँपालिका र दुई नगरपालिका सहित सातवटा स्थानीय तह तोकिएको जिल्लामा नगरपालिकाहरू यथावत रहँदा गाविसहरू विघटन भई नयाँ संरचनाको गाउँपालिकाबाट हिजोदेखि सेवा सुरु भएका हुन् गाउँपालिकाको संरचना अनुसार नै सोमबार बिहान अर्थात् हिजो बिहान दस बजेदेखि जिल्लाका पाँचवटै गाउँपालिकामा सेवाहरू सुरु गरिएको जिल्ला समन्वय समिति डडेलधुराले जनाएको छ तर गाउँपालिकामा तोकिएका निमित्त कार्यकारी सरकारी अधिकृतले वडा सचिवहरू समेत सोमबार नै तोक्नुपर्ने भनिए पनि त्यसो नगरिँदा नागरिक सेवा पाउनबाट वञ्चित हुने देखिएका छन् हामीले गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतहरूलाई फोन गरी सोद्धा कार्यालय उद्घाटन गरिएसँगै केही गाउँपालिकामा ओडा सचिवहरू तोकिएको र केहीमा नतोकिएको जानकारी आएको छ भागेश्वर र अजयमेरू गाउँपालिकाका सबै ओडाहरूका लागि ओडा सचिव तोकिएको छ भने उता नवदुर्गा र अलिताल गाउँपालिकाका कार्यालयहरूको उद्घाटन मात्र गरिएको छ ती दुई गाउँपालिकाका ओडाहरूमा ओडा सचिव तोक्न बाँकी रहेको छ उता कन्यापधुरा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसँग भने फोन सम्पर्क हुन नसक्दा त्यहाँको अवस्थाबारे बुझ्न सकिएको छैन वडा सचिवहरू तोक्न बाँकी रहेका गाउँपालिकाका ओडाहरूमा चाँडो वडा सचिवहरू नतोकी नागरिक सेवा पाउनबाट वञ्चित हुने देखिएको छ वडा सचिवहरू चाँडो नतोकी साबिकको गाविस कार्यालयहरूले प्रदान गर्दै आएका नागरिकताको सिफारिस जन्मदत्ता लगायतका कामहरू प्रभावित हुनेछन् नयाँ संरचनाअनुसार विभाजन गरिएका वडा कार्यालयहरूले साबिकका गाविस कार्यालयले दिने गरेका नेपाली नागरिकताको सिफारिस जन्मदर्ता विवाह दर्ता लगायतका सेवाहरू प्रदान गर्नेछन् कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालको इमर्जेन्सी शाखामा आइतबार राति तोडफोड भएको छ तोडफोडमा संलग्न भएको आरोपमा प्रहरले दसजनालाई पक्राउ गरेको छ तर पक्राउ परेका सबैलाई तारेकमा रिहा गरिएको छ सवारी दुर्घटनामा परि अस्पताल भर्ना भएका बिरामीलाई उपचारमा ढिलाइ गरेको भन्दै घाइतेका आफन्तहरूले अस्पतालमा तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ दुर्घटनामा नेपाली सेनाका जवान घाइते भएपछि उनलाई सेती अञ्चल अस्पताल लगिएको थियो दुर्घटनापछि उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याइएका घाइतेलाई अस्पतालले उपचार गर्न ढिलाइ गरेको भन्दै आफन्तहरूले अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्णबहादुर बोहराका अनुसार बिरामीको उपचार भइरहेको अवस्थामा आएको तेजक भीड़ले अचानक तोडफोड शुरू गरेको हो तोडफोडबाट इमर्जेन्सीको टिकट काट्ने ठाउँ झ्यालको सिसा दराज लगायत अन्य सामानहरू क्षति भएको इमर्जेन्सी शाखा इमर्जेन्सी इन्चार्ज बोहराले जानकारी दिएका छन् तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैरालीले दसजनालाई नियन्त्रणमा लिएको भए पनि हिजो नै उनीहरूलाई रिहा गरेको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब परीक्षक वीरबहादुर बुढामगरले पक्राउ परेकाहरूमध्ये नौजनाले मादक पदार्थ सेवन गरेको फेला परेको जानकारी दिएका छन् डडेलधुरामा माध्यमिक शिक्षा परीक्षाको अर्थात् एसईईको सम्पूर्ण तयारी पूरा भएको छ परीक्षा सञ्चालनको लागि बाह्रवटा केन्द्र निर्धारण गरी केन्द्राध्यक्ष समेत तोकिसकिएको जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ फागुन छब्बिस गते नै केन्द्राध्यक्षहरू तोकेर सत्ताइस गते पत्र सहित केन्द्रमा पठाइएको जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्रीले जानकारी दिएका छन् परीक्षाका लागि आवश्यक पर्ने सबै सामग्रीहरू समेत केन्द्रका लागि पठाइसकिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रहेका विद्यालय निरीक्षक नरेन्द्र खातीले जानकारी दिएका छन् परीक्षा मर्यादित वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय समेत भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ पर्सि चैत तीन गतेदेखि सुरु हुने एसएलसीको नामले परिचित एसईई परीक्षामा यस वर्ष जिल्लाबाट तीन हजार बढी परीक्षार्थी सहभागी हुँदैछन् निमितर्फ साधारण धार अन्तर्गत दुई जना प्राविधिक धारतर्फ एकानब्बे जना ग्रेड वृद्धितर्फ पाँच सय पैँचालिस जना र गत वर्ष ग्रेडिङ पद्धति लागू हुनुभन्दा पहिलेदेखि नै परीक्षामा सामेल भइरहेका अर्थात् एक्जाम का त्रियासी जना समेत गरी परीक्षामा तीन हजार दुई सय अस्सीजनाले परीक्षा मा सहभागिता जनाउने विद्यालय निर्देशक नारद प्रसाद जोशीले जानकारी दिएका छन् एसएलसीको नाममा परिचित सो परीक्षाको नाम यस वर्षबाट एसईई दिइएको छ यसैगरी ग्रेड वृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थी डी र ई ग्रेड प्राप्त भएका विषयको मात्रै परीक्षा दिनुपर्ने कार्यालयले जनाएको छ यसैबीच परीक्षा नियन्त्रण कार्यालय सानो टिमीले हिजो पत्रकार सम्मेलन गरेर माध्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ कक्षा बाह्रको परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा दससम्मलाई माध्यमिक शिक्षा परीक्षाको रूपमा लिन सुरु गरिएको हो परीक्षा बिहान आठ बजेबाट एघार बजेसम्म सञ्चालन हुनेछ पहिलो दिन चैत तीन गते बिहिबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ त्यसै गरी चैत चार गते अनिवार्य नेपाली चैत छ गते अनिवार्य गणित चैत सात गते अनिवार्य विज्ञान चैत आठ गते स्वास्थ्य जनसङ्ख्या तथा वातावरण शिक्षा चैत नौ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा चैत दस गते ऐच्छिक गणितको परीक्षा सञ्चालन हुनेछ विभिन्न प्राविधिक विषय समेत गरी चैत चौध गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठेमीले जनाएको छ यस वर्षको परीक्षामा देशभरबाट पाँच लाख अडतिस हजार एक सय बयासीजना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् परीक्षाका लागि एक हजार नौ सय तेइस केन्द्रको व्यवस्था गरिएको छ बन्चरो प्रहार गरी बाजुराको गुदुखातीमा छोराले बुबाको हत्या गरेका छन् आइतबार बिहान खाना खाने बेला भएको विवादपछि गुदुखाती चारका लोकेश चदराले बन्चरो प्रहार गरी बुबाको हत्या गरेका हुन् बिहान साढे नौ बजीतिर खाना खाँदै गर्दा भएको विवादपछि बाइस वर्षका लोकेश चदराले साठी वर्षका वृद्ध बुबा नाथ चदरालाई चदराको हत्या गरेको प्रहरी निरीक्षक सुदाम रावलले बताएका छन् सुरुमा कोदालीले टाउकोमा हिर्काएको र पछि बन्चरले घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ लगत्तै डोकामा राखेर खोलामा फाल्ने तयारी गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो हत्या गरेका लोकेशले स्वीकार गरिसकेका छन् सुरुमा मानसिक सन्तुलन ठिक नभएको बताए पनि मेडिकल रिपोर्ट अवस्था सामान्य नै रहेको भेटिएको छ हत्यामा संलग्न लोकेश चदरलाई प्रहरले आइतबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्याएको छ घटनास्थल मार्तडीबाट एक दिनको पैदल दूरीमा पर्छ हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरले जनाएको छ लोकेश चदरा विरुद्ध हिजो नै अदालतमा कर्तव्य ज्यान अन्तर्गतको जाहेरी दर्ता गरिएको बाजुरा प्रहरले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot इनबीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरामा यो वर्ष जिल्ला कृषि विकास कार्यालयबाट साना सिंचाई योजना अन्तर्गत चालिस योजना स्वीकृत भएका छन् यस आर्थिक वर्ष साना सिंचाई योजनाको लागि कृषक कृषक समूहबाट एक सय पन्ध्र निवेदन जिल्ला कृषि विकास कार्यालयमा परेका थिए स्थलगत निरीक्षण गरी योजनाको सम्भावना भौगोलिक अवस्था र आर्थिक अवस्थाको आधारमा चालिस योजना मात्र स्वीकृत गरिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत सन्तोष पौडेलले जानकारी दिएका छन् प्रत्येक आर्थिक वर्षको पहिलो चौमासिकभित्र साना सिंचाइको लागि निवेदन आह्वान गरिने गरेको र त्यसमा कृषक कृषक समूहबाट प्राप्त निवेदनमा अनुगमन गरेर जिल्ला कृषि विकास कार्यालयबाट निवेदन स्वीकृत गरिने गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत पौडेलले जानकारी दिएका छन् शिक्षा स्वास्थ्य कृषि लगायतका क्षेत्रमा अझै पनि सर्वसाधारणको पहुँच नपुगेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् मानवाधिकार निगरानी समूह डडेलद्वाले हिजो जिल्ला सदरमुकाममा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् सेवा प्रदायक र सेवाग्राही बीच सेवा प्रभावको अवस्था बेसिक अन्तर्कुटीय कार्यक्रममा सहभागीहरूले अझै पनि गरिब निमुखा जनतासम्म शिक्षा स्वास्थ्य कृषिको पहुँच पुग्न नसकेको गुनासो व्यक्त गरे कार्यक्रममा जिल्लामा कृषि क्षेत्र अझै पनि आधुनिक बन्न नसकेको शिक्षालाई सिपमूलक बनाउन नेपाल सरकारले ध्यान नदिएको स्वास्थ्यका नीति नियमहरू कार्यान्वयन नभएको जस्तो गुनासो व्यक्तिहरूले व्यक्त गरेका थिए साथै सहभागीहरूले जिल्ला कृषि विकास कार्यालयले बिउ तथा बोट बिरुवा वितरण र अनुदानका कार्यक्रमहरू वितरण गर्दा राजनीतिक दलहरूको इसारामा नभई कृषकको आवश्यकताका आधारमा दिनुपर्ने बताएका थिए अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा गठित मानवाधिकार निगरानी समूह डडेलधुराको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो हात्तीपाइले रोग निवारणका लागि सरकारले प्रदेश नम्बर सातका सबै जिल्ला सहित तीस जिल्लामा अभियान सञ्चालन गर्ने भएको छ एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चैत पाँच गतेदेखि अभियान सुरु गर्न लागेको हो तीस जिल्लामा दुई चरणमा औषधि खुवाइने भनिए पनि भए पनि प्रदेश नम्बर सातका सबै जिल्लामा पहिलो चरणमा औषधि खुवाउने तयारी रहेको छ चैत पाँच छ र सात गते बैतडी डडेलधुरा डोटी कैलाली कञ्चनपुर अछाम बझाङ बाजुरा र दार्चुलामा हात्तीपाइली विरुद्धको औषधि खुवाइनेछ हात्तीपाइली रोग परजीवीबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ विश्वभर अरबौं मात्रा र नेपालमा हालसम्म पटक पटक गरी दस करोड भन्दा बढी मात्रामा औषधि सेवन भइसकेको हिजो काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो औषधि दुई वर्ष नपुगेका केटाकेटीहरू गर्भवती र सात दिनसम्मका सुत्केरी छारी रोगी तथा सिकिस्ता बिरामीहरूले र खाली पेटमा खान नहुने महा महाशाखाले जनाएको छ सबै व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरूले स्वयंसेविकाहरूले भनेअनुसार खानासँगै वा खानापछि औषधि खानुपर्ने गर्दछ खाना खानु खाना खाएपछि औषधि खानुपर्ने बताइएको छ औषधिको सेवनपछि हात्ती पाइरहेको परजीवी शरीरमा भएमा कसै कसैमा ज्वरो आए जस्तो हुने टाउको दुख्ने रिङ्गटा लाग्ने वाकवाकी लाग्ने जस्ता सामान्य लक्षणहरू देखा पर्ने गर्दछन् असरहरू बिना उपचार आफै केही समयमा ठिक भएर जाने नभए नजिकको स्वास्थ्य संस्थामा तुरन्त जानुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित छवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान साढे एघार बजेतिर कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वनदेवी मन्दिर नजिक बसले साइकल यात्रुलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् यस्तै अपरान्न चार बजेतिर कञ्चनपुरकै भीमदत्त नगरपालिका स्थित भाँसीमा मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते भएका छन् यस्तै साँझ पाँच बजेर दस मिनटमा कैलालीको खनिडाँडामा मोटरसाइकल पल्टिँदा एकजना गम्भीर घाइते भएका छन् भने एकजना सामान्य घाइते भएका छन् यस्तै साँझ पाँच बजेर पचास मिनटतिर कैलालीकै चौमालामा मोटरसाइकलले ठक्कर दिँदा एकजना साइकल यात्री सामान्य घाइते भएका छन् यस्तै साँझ आठ बजेतिर कञ्चनपुरको भीमदत्त नगरपालिका चार भाँसीमा मोटरसाइकल पल्टिँदा चालक सामान्य घाइते भएका छन् अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो देशभर मौसम सफा नै रहनेछ तर मध्याहपछि पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्नेछ साथै साँझतिर पहाडी क्षेत्रकै